नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम जस फर इन्जोयमा कार्यक्रम जस फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कस्यबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै आफ्नै साथी दिवस मगर सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम जस्ट फर इन्जोयलाई सुनिराख्नु भएको छ कार्यक्रम जस्ट फर इन्जोय हरेक दिन आउने गर्छ एघार बजेको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासमा र कार्यक्रम जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रम जस्ट फर इन्जोयमा हामी तपाईँकै गजल मुक्तक चुर्किला र तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न चाहनुहुन्छ कुनै पनि व्यक्तिलाई सम्झना समर्पण राख्न चाहनुहुन्छ भने पनि कार्यक्रम जस्ट फर इन्जोयमा आउन सक्नुहुनेछ र कार्यक्रम जस्ट फर इन्जोयमा हामी एउटा टपिक्स पनि लिएर आउँछौँ त्यो टपिक्समा तपाईँको भ्यू पनि बुझ्छौँ विचार पनि बुझ्छौँ तपाईँको विचार के रहेको छ तपाईँ आएपछि त्यसपछि मात्रै म खुलासा गर्नेछु टिरोपिक्स र तपाईँसँग अन्य प्रतिभाहरू पनि छ भने प्रोग्राम जस्ट फर इन्जेमा आउन सक्नुहुनेछ प्रोग्राम जस्ट फर इन्जेको सुरुवातमा भने एउटा मिठो साङ्गीतिक आवाज राख्छौँ साङ्गीतिक आवाजपछि फेरि उपस्थित हुने नै छौँ अब क्रममा यो मिठो साङ्गीतिक आवाज दर पे हाले से आके खाबों ने दस्तक दी जी भर के जी लो ना फिक्र करो गलती से छोरी रेशम की डोरी नैनो से ले यो मिठो साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot MP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस बिचको दुईवटा बाटो भएर र प्रोग्राम जसको इन्जोमा तपाईँले आफूसँग भएको प्रतिभाहरू मुक्त गजल चुड्किला र तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्नुहुन्छ गाउन चाहनुहुन्छ भने पनि प्रोग्राममा सहभागी जनाउन चाहनुहुन्छ यदि तपाईँ कुनै पनि व्यक्तिलाई आफ्नो सम्झना समर्पणहरू राख्न चाहनुहुन्छ भने पनि प्रोग्राम जसको इन्जोयमा आउन सक्नुहुनेछ प्रोग्राम जसको हिजोमा आज हामीले एउटा टपिक्स लिएर आएका छौँ त्यो टपिक्समा पनि तपाईँसँग थोरै कुराकानी गर्छौँ र तपाईँको विचारहरू पनि बुझ्ने गर्छौँ र प्रोग्राम जसको रिजेमा मिठा मिठा साङ्गीतिक आवाजहरू पनि सुनाउनेछौँ तपाईँलाई को त्यो अलिकति थकानलाई भए पनि मेटाउने कोसिस गर्नेछौँ र प्रोग्राम जस्तो रेन्जेमा तपाईँ सहभागी जनाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्जुमा आउन सक्नुहुनेछ प्रोग्राम जस्ट फर विषयमा तपाईँसँग जे प्रतिभा छ त्यो हामीलाई सुनाउन सक्नुहुनेछ भन्न सक्नुहुनेछ र आउनको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्जोयमा आउन सक्नुहुनेछ प्रोग्राम जसप्रो इन्जे तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजमा सुनिराख्नु भएको छ भने इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ प्रोग्राम जसप्रो इन्जेमा प्राविधिक सेवाट्यो भने मलाई साथ मिलिरहेको छ विष्णु र म अनिर्वाट दिवस मगर र प्रोग्राम जसप्रो इन्जेमा हामी मिठा मिठा साङ्गीतिक आवाज पनि सुनाउने गर्छौँ र अवक्रममा भने एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ यो साङ्गीतिक आवाजपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो फोन एक सय चार थुप्रो पाँच मेघाज र प्रोग्राम जस्ट फर सँगै रहनुहोला हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा कार्यक्रम जस्ट फॉर इंजॉय यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर र आफ्नो गजल मुक्त चुर्किलाहरू तपाईँ कार्यक्रममा उपस्थित भएर कार्यक्रममा सहभागी भएर भाषण गर्न सक्नुहुनेछ र तपाईँको अगाडि म अहिले दुईवटा गजल र तिन चारवटा मुक्तक लिएर आएको छु र केही समय तपाईँलाई लिएर म भाषण गर्न चाहन्छु पहिलो गजल छ म भाषण गर्न चाहन्छु तिम्रै मायाको पाप बनेमा तिम्रै मायाको पाप बने म कहिले पनि नमेटिने छाप बने म तिम्रै मायाको पाप बने म कहिले पनि नमेटिने छाप बने म माया लाउनु व्यर्थ भयो तिमी पानी भयो आगोको राप बने म तिमी पानी भयो आगोको राप बने म समाजले घृणा गरी हिँड्न थाले अचेल मलाई त्यसैले त सबैको श्राप बने म खुकुरीको धार बने रेट्ने बानी रहेछ तिम्रो पीडा दि दोषी पाउने दाब बने म त्यसैले त सबैको श्राप बने म यो गजल सँगसँगै अर्को गजललाई पनि भाषण गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जीमा र गजल रहेको छ संविधान बन्दैन भने किन आश देखाउँछौ संविधान बन्दैन भने किन आश देखाउँछौ तिमी महलमा बसी जनतालाई झुपडीको बास देखाउँछौ संविधान बन्दैन भने किन आश देखाउँछौ तिमी महलमा बसी जनतालाई झुपडीको बास देखाउ देखाउँछौ देश बन्छ भने कति आन्दोलन गरे कति जुलुस देश बन्छ भने कति आन्दोलन गरे कति जुलुस सधैँ मर्नेहरूमा जनताकै लास देखाउँछु संविधान बन्दैन भने किन आस देखाउँछु नेपालमा संविधान बन्छ भने फुक्नेहरूले नेपालमा संविधान बन्छ भने फुक्नेहरूले सधैँ विनाश र नाश देखाउँछौ संविधान बन्दैन भने किन आस देखाउँछु जनता नै मर्नु परेको छ पहिरो र बाढीले तिमी चिकन चल्ने हामीलाई चिउरा र दालमुटको गाँस देखाउँछौ संविधानै बन्दैन भने किन आश देखाउँछौ प्रोग्राम जसफ्रोर इन्चुमा दुईवटा गजल सँगसँगै अब मुक्तकको पाला आएको छ मुक्तक भने चारवटा लिएर आएको छ चारवटा मुक्तक म छिटो छिटो भाषण गर्न चाहन्छु किनभने कार्यक्रमको समय सकिने लागेको छ पहिलो मुक्तक रहेको छ सधैँ सर्ने तिम्रो संविधानको मिति सधैँ सर्ने तिम्रो संविधानको मिति स्पष्ट नेताहरूलाई भनेको जस्तो छ यहाँ यो मुक्तकले पनि सधैँ सर्ने तिम्रो संविधानको मिति बेहाल बेहाल छ देशको राजनीति कस्तो बनायो सरकार तिमीले नयाँ नेपाल सधैँ सर्ने तिम्रो संविधानको मिति बेहाल बेहाल छ देशको राजनीति कस्तो बनायो सरकार तिमीले नयाँ नेपाल बिर्सनै पर्ने पुराना ती रिवाज र रीति सधैँ सर्ने तिम्रो संविधानको मिति र पहिलो मुक्तक सँगसँगै म दोस्रो मुक्तक वाचन गर्न चाहन्छु मलाई होइन तिमीले मेरो भोटलाई खोज्या छौ मलाई होइन तिमीले मेरो भोटलाई छौ आलो भएको ठाउँमा पनि चोटलाई छौ कति गिर्छन् मान्छे यो स्वार्थी संसारमा मलाई होइन तिमीले मेरो भोटलाई छौ आलो भएको ठाउँमा पनि चोटलाई छौ कति गिर्छन् मान्छे यो स्वार्थी संसारमा भगवान्लाई नै बेची यहाँ नोटलाई छौ मलाई होइन तिमीले मेरो भोटलाई खोज्या छौ दोस्रो मुक्तक सँगसँगै अब तेस्रो मुक्तकको पालो आएको छ र फेरि भाषण गर्न चाहन्छु म तेस्रो मुक्तक कहिलेकाहीँ जिन्दगीमा रुनु पर्दो रहेछ कहिलेकाहीँ जिन्दगीमा रुनु पर्दो रहेछ आँसुले नै आफ्नो मुख धुनु पर्दो रहेछ कहिलेकाहीँ जिन्दगीमा रुनु पर्दो रहेछ आँसुले नै आफ्नो मुख धुनु पर्दो रहेछ कति गाह्रो हुने अरूको त्यो काम गर्न कति गाह्रो हुने अरूको त्यो काम गर्न कहिलेकाहीँ जिन्दगीमा रुनु पर्दो रहेछ आँसुले नै आफ्नो मुख धुनु पर्दो रहेछ कति गाह्रो हुने अरूको त्यो काम गर्न नसक्ने त्यो जुनलाई पनि छुनु पर्दो रहेछ कहिलेकाहीँ जिन्दगीमा रुनु पर्दो रहेछ तेस्रो मुक्तक सँगसँगै कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ हामीसँग जम्मा एउटा मुक्तक छ अन्तिम मुक्तकमा भाषण गर्दै कार्यक्रमबाट पनि विदा माग्ने बेला भइसकेको छ यति जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजको इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो प्रोग्राम जस्ट चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद र यति जेलसम्म मेरो आवाजलाई रेडियो सेट्समा पुर्याउने प्राविधिक कक्षका मित्र विश्व हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्दै मनियरबाट दिवस मगर पनि यो अन्तिम मुक्तकलाई कार्यक्रममा भाषण गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छु मलाई लिन एक दिन काल आउनेछ मलाई लिन एक दिन काल आउनेछ पुरानो भयो त के भयो नयाँ साल आउनेछ मलाई लिन एक दिन काल आउनेछ पुरानो भयो त के भयो नयाँ साल आउनेछ म मरेर गएपछि तिमीलाई लिन मलाई लिन एक दिन काल आउनेछ पुरानो भयो त के भयो एक दिन नयाँ साल आउनेछ म मरेर गएपछि तिमीलाई लिन जन्तीले एक दिन बब्बाल आउनेछ मलाई लिन एक दिन काल आउनेछ पनि सक्छु कालले लान सक्दैन छाडे त्यही दिन बढी बाँच्न सक्छु रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हार्ट